पहिला त मेरो दिदी र बेलाको कुरा खुबै मिल्थ्यो हामी एकदम रमाइलो साथी जस्तै थियौँ एकदम राम्रो साथी जस्तै थियौँ सरी हरेक अकेजनमा मलाई बेलाले पैसा दिनुहुन्थ्यो र नयाँ नयाँ कपडाहरू ल्याइदिनुहुन्थ्यो कहिलेकाहीँ हामी तिनैजना बाहिर घुम्न पनि जान्थ्यौँ अहिलेसम्मको मेरो लाइफको एक एकदम रमाइलो रमाइलो गरिरहेको थियो मलाई सेक्सको एकदम धेरै इच्छा लाग्छ इच्छा लाग्छ मलाई सेक्स गर्न मन लाग्छ यो मेरो पहिलेदेखिको इच्छा थियो झापामा बस्दा पनि मेरो साथीहरूले कति धेरै पोनहरू मोबाइलमा कपी गरेर लिएर आउँथे अनि हामी सबै सँगै बसेर हेर्ने गर्थ्यौँ सो मलाई सेक्सको बारेमा नलेज पहिलेदेखि नै थियो सो मलाई सेक्स गर्ने एकदम इच्छा जागेको थियो दिदी भेना त्यति बेला चिकेर बसिराख्नु भएको थियो दिदी र भेना दुवैजना नाङ्गे भएर ल्याम्की ल्याम्बेनाले दिदीको पुत्तीमा भेनाको लाडो भित्र बाहिर गर्दै छिराइराख्नु भएको थियो दिदी बेनाको ढाडमा हात राखेर सुमसुमाउँदै ओया ओया ओया गरेर कर्दै हुनुहुन्थ्यो त्यो करिब मैले पाँच मिनटसम्म ढोका बाहिर बसेर हेरेँ मैले अहिलेसम्म लाइभ सेक्स गरेको कसैलाई देखेको थिइनँ त्यो मैले फर्स्ट टाइम लाइभ देखेको थिएँ लाइफमा म त्यहाँबाट आफ्नो रुममा गएँ मेरो पुतीबाट पानी खस तप खस्न थालिसकेको थियो मलाई ओ माई पोती पोती भल्का खेलाएँ मैले अर्को दिन त्यो दिन त त्यसरी नै बित्यो अर्को दिनको बिहानी दिदी झापाको लागि निस्किनु भयो अब म र भेडा मात्रै थियौँ मलाई त्यो दिन किन किन किन होला दिदी झापा जानुहुँदा मलाई एकदम खुसी लागिरहेको थियो तर मलाई तर मलाई रिजन थाहा थिएन किन म खुसी छु भनेर त्यो दिन म कलेज गएर आएँ दिउँसोको चार बजिरहेको थियो खाजा खाएर एकछिन पढ्न बसेँ करिब छ बजे बिहान बेजा बेला आउनुभयो अनि बेनाले मलाई के छ साली नानी पढिराखेको भनेर सोध्नुभयो मैले अँ बेना पढिरहेको भनेर भने त्यसपछि म किचनमा गएर बेनालाई चिया ल्याइदिएँ बेनाले थ्याङ्क यू बस न तिमीसँग एउटा कुरा गर्नु छ भनेर भन्नुभयो अनि मैले अँ भेना भन्नु न भनेर म सोफा छेउमा बसेँ भेनाको छेउमा अनि भेनासँग म गफ गर्नु थालेँ अनि बेनासँग गफले भन् गफ गर्दाखेरि बेनाले पढाइको बारेमा सोध्नुभयो र अरू कुराहरू पनि गर्नुभयो त्यस पछाडि म खाने कुराहरू हाम्रो सकेपछि म खाना पकाउनतिर लागेँ राति नौ बजे करिब हामीले सँगै खाना खाएर आफ्नो रुममा सुत्न गयौँ बेनाले साई नानी गुड नाइट भनेर भन्नुभयो अनि मैले बेना गुड नाइट भने त्यो रात मलाई किन हो किन मलाई निन्द्रै लागेन कस्तो रात मलाई कस्तो भेनाएर दिदीको टुच्चिकाई सम्झेको सम्झेर होला मलाई किन किन कस्तो कस्तो नराम्रो नराम्रो थट्सहरू दि मेरो दिमागमा खुलिरहेको थियो र मलाई कस्तो भेना के गरिराख्नु भएको छ कि भनेर म भेनाको नजिकै गएँ भेनाको कोठा नजिकै गए पछाडि त्यति बेला भेनाको कोठाको भेनाले आफ्नो कोठाको डोर लक गर्नु भएको रहेन रहेछ त्यति पहिले त्यति बेला मैले मेरो होस छोड्यो भेडा सुतिराख्नु भएको थियो भेडाको करिब लगभग नाइन इन्चको लाडा लथक्क बारेर बसिराख्नु भएको थियो ढोका बाहिरबाट त्यो नाइन इन्चको लाडो देखेपछि त कस्तो मुखमा हालेर मजाले चुसिदिउँ जस्तो जस्तो लागिरहेको थियो मन मनमै oh पुति पानी पानी भइसकेको थियो म बिस्तारै भेनाको कोठामा गएँ अनि मैले बेनाले ब्ल्याङ्केट ओढाइदिएँ त्यति बेला बेनाले बेना बिउजिनु भयो जसँग भयो हिँड्नुभयो मेरो त सातो उड्यो बेनाले साली नानी के भयो किन लजाएको भनेर भन्नुभयो मैले के होइन बेना भने बेनाले फेरि यति राति यहाँ कसरी भनेर सुन्नुभयो मैले यत्तिकै हजुरलाई केही चिज चाहिन्छ कि भनेर आएको थिएँ भनेर भने बेनाले त भन्नुभयो ओहो त्यस्तो पो ल ठिक छ मलाई एउटा कुरा चाहिन्छ दिन्छौ त भन्नुभयो मेरो मुटु ढुक ढुक ढुक ढुक ढुक ढुक ढुक ढुक ढुक ढुक भएर मेरो मुटुको ढडकन बेसरी बढिरहेको थियो मैले भने के चाहियो बेना भन्नु न भनेर भने बेनाले भन्नुहुन्छ तर होस् कसैलाई भन्न पाउँदैनौ नि भनेर भन्नुभयो मुटु झन् ढुकढुक हुन थाल्यो जुकटुक भए पनि मैले हुन्छ भेना भन्नुहोस् न भने त्यत्तिकैमा भेनाले मलाई च्याप्प तानेर बेडमा तल्काउँदै साली साली त आधी घरवाली हुन्छ नि तिमीलाई थाहा छ कि छैन भनेर भन्नुभयो मैले थाहा छैन बेना भने बेनाले मलाई बेडमा पल्टाएर ब्ल्याङ्केटले छोपेर सिधै मेरो दुध पक्रिन थाल्नुभयो मैले केही गर्नै सकेको थिइनँ मैले चाहेकै यही थिएँ त्यही पनि मेरा नाइ नाइ भने भेनाले झन् जोड जोडले फेरि दुध मार्न भयो मलाई म त सिक भइसकेको थिएँ यस्तो सिक भइसकेको थियो ओ माई गड एकदम रमाइलो लागिरहेको थियो मैले त्यति बेला कुर्ता चुरा लगाएर बसेको थिएँ मेरो थर्टी फाइभ साइज भएको मेरो दुध बेलाले कुर्ता सुरुवालको बाहिरबाट बेसरी ब्ल्याम ल्याम मार्दै मलाई कुर्ता सुरुवाल फ्ल्यापफ्लुप खोल्दैन भयो अब म ब्रा र पेन्टीमा मात्रै थिएँ बेलाले मलाई किस गर्न थाल्नुभयो मैले बिस्तारै बिस्तारै गर्दै रेस्पोन्स दिन सुरु गरेँ बेलाले मेरो दुध ब्रा बाहिरैबाट बेसरी दबाएपछि ब्रा टक्कै फुकालेर मलाई किस गर्दै मेरो घाँटी किस गर्दै मेरो निपल जोड जोडले दबाउन थाल्नुभयो मेरो आवाजबाट मेरो मुखबाट आवाज निस्किन थाल्यो यति भन्दा भन्दै बेलाले मेरो निपल आफ्नो दाँतले चिरिक्क पारेर टोक्नुभयो एकदमै धेर फोर्स लगाउनु भयो कस्तो दुख्यो एकदमै दुख्यो गर्दै म आफ्नो मोज यसरी मोज लिँदै म त होसमा म कराउँदै थिएँ बेनाले मेरो नाइटोमा जिब्रोले गर्दै चाट्न थाल्नुभयो को चाँडो त नाइटो चाँडो त अब नेक्स्ट डे त मेरो बुद्धि आउँछ भन्दा भन्दै मेरो त स्वर्गमा पुगिरहेको थिएँ साँच्चीकै कसम भनेको स्वर्गमा पुगे जस्तो फिल भइरहेको थियो मलाई त्यतिखेर अनि फेरि नाइटोमा चाट्दा चाट्दै फेरि फेरि माथि आएर मेरो दुध चुस्न थाल्नु भयो जोड जोडले दुध चलाउँदा चलाउँदा मेरो कट्टुभित्र मेरो प्यान्टीभित्र हात हालेर मेरो पुती प्ल्याट यहीबाट पड्काइदिनु भयो मेरो टाङ फाटेर मेरो पुत्तीमा आफ्नो अम्ला चिराउनु भयो अनि पर प्यान्टी खोलेर बेनाले सिधै आफ्नो मुख लगेर मेरो बुत्तीमा जोल्टाइदिनु भयो बुत्तीमा मुख जोल्टाउँदिँदा नभए बेनाले मेरो जिब्रोले मेरो बुत्ती खेलाउनु भयो मेरो टाङ पुरै फटाइसक्नु भयो भेनाले बुद्धिभित्र मात्रै जिब्रो छिराएर म कराएँ यति कराउँदा कराउँदै मेरो टेसी खेलाउँदै भेन्नाले मेरो आफ्नो अम्लाभित्र बाहिर गर्दै फिङ्गरिङ गर्दै मेरो बुद्धि चाप्न थाल्नु भयो पानी तप तप खसिरहेको थियो तप त पानी खसीको पानी भेनाले सुरुप भएर आफ्नो मुखले चुसेर निन्नु यस्तो राम्रो फिलिङ आएको थियो अब बेना उल्टीले पल् उल्टो पल्टिनु भयो बेना हामीले सिक्सटी नाइन पोजिसनमा पुग्यौँ बेनाको त नौ इन्चको लाडु भनेको त थन्केर एघार इन्च पुगिसकेको थियो दस एघार इन्च पुगेको लाडु मेरो मुखभित्र हाल्दाखेरि त मेरो मुखमै अटेन जस्तो फिल भयो त्यही पनि मैले बेनाको लालो मैले मस्तले लिपस्टिक लगाए जसरी ओरिपरि घुमाएँ घुमाएँ जिप्रो गर्दै चुसेर पुरै घाँटीसम्म पुग्ने गरेँ कता आवाज निकालेर मैले चुसेँ मैले लाडु चुसिरहेको थिएँ भने भेनाले मेरो कुती चाडिराख्नु भएको थियो कस्तो राम्रो फिल भइरहेको थियो म के भन्नु म स्वर्गमा हेर्नु म कहाँ पुगेको थिएँ मलाई नि थाहा थिएन मैले जोर जोरले चुस्दै थिएँ बेलाले आफ्नो उसको टेस्टी यम्मी लाडो मेरो मुखमा हाल्दै मेरो बुद्धि चार्दै बेनाले वा साली नानी तिम्रो बुद्धि कति राम्रो भन्दै भन्नुभयो मैले बेला तपाईँको लाडो पनि कस्तो ठुलो मलाई एकदम मन पर्यो भने भन्दा भन्दै बेनाले आफ्नो दस इन्चको लाडो सिधै मेरो पुत्तीमा लगेर राख्नुभयो मलाई छिराउन एकदम गाह्रो हुन्छ लागिरहेको थियो त्यही बेला बेलाले आफ्नो थुक तप तप माथिबाट थुक बगाएर फिङ्गरिङ गर्दै निकाल्दै फिङ्गरिङ नगेल्दै मेरो पुतीको धुलो हल्का सहज बनाइदिनु भयो सहज बनाएपछि मलाई एकदम चिक्नको चाहिँ इच्छा जाग्यो बेना चिक्ने नि प्लिज मलाई पाउनु न प्लिज भयो अब चाहिँ एकदम भइसक्यो मलाई लास्ट चिक्न मन लाग्यो भनेर भने त्यति भन्दा भन्दै बेनाले आफ्नो लाटो मेरो पुतीमा राखेर एक धक्का दिनुभयो म त हुरुक्कै भए मेरो आँखाबाट त आँसु आयो मैले भेलालाई जोडले समाए मेरो भेनाले त्यो भन्दा भन्दै जोड जोडले धक्का दिनुभयो बिस्तारै बिस्तारै गरेर एक एक धक्का दिँदै दिँदै दिँदै दिँदै म जोसमा होस् गराउँदै कराउँदै थिएँ करिब पाँचचोटि धक्का दिएपछि मेरो बुद्धिमा पुरै भेनाको लाडो छिर्यो एक दुख्यो एकदमै दुख्यो मेरो आँखाबाट आँसु पुरै निस्किसकेको थियो आँखाबाट आँसु र पुतीबाट पानी बग्यो पुतीकोसँग पानी बग्दा बग्दै ब्लिडिङ सुरु भयो पुतीबाट लम्की लम्चिक्दा चिक्दै बेनाले मेरो जोड जोडले दुध पक्रिँदै दबाउँदै चिक् ताई चिक्दै भित्र बाहिर भित्र बाहिर भित्र बाहिर म म भने गर्दै आवाज निकाले त्यो आवाज भने पुरै घरभरि गुन्जिरहेको थियो साह्रो साह्रो कराए बिनाले बिस्तारै गराउँछ साली नानी छिमेकीले सुन्छ भन्नुभयो त्यही पनि सुने पनि सुनोस् बेना भन्दा भन्दा बेनाले मेरो जोड जोडले दुध समार्दै अझै स्पिड बढाएर मलाई जोड जोडले चिन्न थाल्नुभयो म भने अघि अगाडि रहेको थिएँ मलाई पेन भन्दा पनि बेसी मजा आउन थालेको थियो आवाज भने कोठाबाट गुन्जेर बेस गरी बेस गरी निकाल्दा निकाल्दै गच गच गच गच गच गच मच मच माई घर मेरो पुतीबाट plot plot plot plot plot गरेर त्यो बेनाको तिगाले मेरो पुतीमा प्लाट प्लाट पारेको आवाज सुन्दा सुन्दै म बेसरी कराएँ पानी तप तप बगिरहेको थियो भने भेडाले पुती चिक्न छोड छोड्नु भएको थिएन स्टिल पनि चिकिराख्नु भएको थियो एक घन्टासम्म मेरो पुती तातो तातो मेरो पुतीभित्र कि तातो तातो केही खसेको महसुस भयो अनि भेडा मेरो माथि नै ढल्किनु भयो हामी आधी घन्टासम्म रेस्ट गरेपछि भेडाले मलाई फेरि चिक्न भयो त्यो रात हामी दुवैजना सुतेनौँ किनकि त्यो रात भेडाले मलाई एकछिन पनि छोड्नु भएन नयाँ नयाँ माल त्यो पनि भर्जिन पाउँदा कहाँ छोड्नुहुन्थ्यो होला र बेनाले पनि त्यो रातमा करिब मलाई आठ पटक बेनाले मलाई चिक्नुभयो बिहान एकछिन रेस्ट गर्यो अनि बेनाले मलाई दुई पटक फेरि भयो हामी दुईजना उठ्यौँ अनि फ्रेस हुन लन्च गर्यो किचन त्यहाँ म किचनमा थिएँ भेना मेरो छेउमा आउनुभयो र मलाई टमाटा साह्रै किस गर्दै मेरो दुध माडेर पाँच मिनटसम्म मेरो दुध चुसेर भेना मेरो अफिस भेना अफिसको लागि निस्किनु भयो म त्यो दिन कलेज जानै सक अवस्था जाने अवस्थामै थिइनँ सो म त्यो दिन रेस्ट गरेँ बेलुका भेना घर आउनुभयो अनि डिनर गरेर फेरि भेनाकै रुममा सुतेँ त्यो रात पनि मैले भेनासँग मस्तले चिकेँ मैले भेना मलाई भेनासँग चिक्न एकदम आनन्दको महसुस आउँछ जहिले पनि सो अब म केही अब म बेनाकै साली आधी घरवाली भएर बस्न पनि रेडी छु हामी दुई बिच अहिलेसम्म पनि स्टाइल स्टाइलमा चिकीमारी चलिरहेको हुन्छ र म भेनासँग सन्तुष्ट छु साथीहरू